नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीले सञ्चार माध्यमले रचनात्मक आलोचना सहित विकास निर्माणमा सहयोग पुर्याउनु पर्ने बताउनु भयो उहाँले सञ्चारको प्रभावकारी व्यवस्थापन र समय सापेक्ष प्रविधिको समेत अवलम्बन गर्नुपर्ने बताउनु भएको छ गलकुत सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित गलकुत पत्र साप्ताहिकको दसौँ वार्षिक उत्सवले आज सम्बोधन गर्दै नगर प्रमुख गैरीले राज्यको चौथो अङ्गले पूर्व आग्रहविहीन रूपमा रचनात्मक आलोचना गर्नुपर्ने बताउनुभयो उहाँले ग्रामीण संसारको जिम्मेवारी स्थानीय सरकार सञ्चालनको लागि सहयोग र खबरदारी दुवै हुने बताउनु भयो उहाँले सूचना र सञ्चारमा स्थानीय सरकारले लगानी गरी आम नागरिकको सूचना पाउने अधिकार स्थापित गर्नुपर्नेमा जोड दिनुभयो उहाँले गलकुतको सञ्चारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गलकुत पत्र साप्ताहिक तथा रेडियो गलकुतमा आवश्यक लगानी गरी यसले दरिलो र बलियो बनाउन प्रतिबद्ध रहेको बताउनुभयो नगर प्रमुख गैरेले संघीय सरकार अभिव्यक्ति स्वतन्त्रतामाथि निरङ्कुश बनेको भन्दै सांसद समेत रहेका व्यक्तिलाई गिरफ्तार गरी पाँच घण्टामा मौन रिहाई गरेर नाटक गरेको समेत आरोप लगाउनु भयो उहाँले जनताको जनमतको कदर गर्न नसके अस्थिर हुनु आफैमा विडम्बना भएको बताउनु पर्यो उहाँले वर्तमान सरकार जनभावना विपरीत तुच्छ तथा अराजनीतिक विरोधका कार्यक्रममा सहभागी भएको भन्दै पत्र शक्तिको लडाईँ अन्त्य गरी जनअभिमत अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो उक्त अवसरमा गलकुत नगरपालिकाका नगर प्रमुख नगर उपप्रमुख रेणुका कौचा मगरले सञ्चार माध्यमले सधैँ सकारात्मक सन्देश दिनुपर्ने र आवाजविहीनका आवाजहरूले उजागर गर्नुपर्ने बताउनुभयो उहाँले गलकुत पत्र साप्ताहिक गलकुतमै पहिलो सञ्चार माध्यम भएको र दस वर्ष निरन्तरता दिनु आफैमा गौरवपूर्ण भएको बताउनुभयो उहाँले काङ्ग्रेस गलको क्षेत्रका गतिविधिलाई समुदाय स्तरमा पुर्याउन पत्रिकाले उद्घोष गरेको स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर भन्ने उद्घोष आफैमा महत्त्वपूर्ण रहेको बताउनुभयो उहाँले देशमै नमुना पत्रिकाको रूपमा स्थापना हुने गरी पत्रिकाले विषयवस्तु उजागर गर्न आवश्यक रहेको बताउनुभयो गलकुत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी हरिप्रसाद शर्माले सूचना पाउनु जनताको मौलिक हक अधिकार रहेकोले तथ्यपरक सत्य स्पष्ट र पूर्व आग्रह बिना समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो उहाँले सञ्चार माध्यम सधैँ जनताको साथी बन्नुपर्ने बताउनुभयो उहाँले स्थानीय पत्रिकाले स्थानीय क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु जोड दिनुपर्ने बताउनु पर्यो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा गलकुट नगर कमिटिका सचिवालय सदस्य कौशिला कर्ती मगर नेपाली काङ्ग्रेस गलकुट नगर कमिटिका उपसभापति एके प्रसाद सापकोटा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य पदम श्रेष्ठ गलकुट नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष हिमबहादुर भण्डारी हेमन्त लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो विक्रमसम्म दुई हजार सडसठी फागुन दुई गतेदेखि निरन्तर रूपमा प्रकाशन भएको गलकोट पत्र साप्ताहिक प्रेस काउन्सिल काउन्सिल नेपाल पत्रका पत्र पत्रिका वर्गीकरणमा स्थानीय खगर वर्गको पत्रिका हो कार्यक्रम कलको सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता कोषाध्यक्ष मञ्जु शर्मा चालिसेको स्वागत तथा सल्लाहका सदस्य दिनेश पन्तको धन्यवाद ज्ञापन र सचिव वीरबहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो जिल्ला भलिबल सङ्घ बागलुङले प्रथम मुख्यमन्त्री कप भलिबलको लागि चौबिस खेलाडी छनौट गरेको छ प्रथम मुख्यमन्त्री महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन गलकुटमा छनौट प्रतियोगिता सम्पन्न गरी बन्द प्रशिक्षण गरेको सङ्घले छनौटमा परेका चौबिस खेलाडीको नाम सार्वजनिक गरेको हो सङ्घका अध्यक्ष याम सिरिसका अनुसार प्रारम्भिक अभ्यासका लागि चालिसजना खेलाडी सूचीकृत गरी पाँच दिनसम्म अभ्यास सम्पन्न गरी छनौट गरिएको हो जसमा महिलातर्फ बाह्र र पुरुषतर्फ बाह्र गरी चौबिसजना र वैकल्पिकमा दुईजना खेलाडी छनौट गरेको अध्यक्ष शिरीषको भनाइ छ महिला भलिबलतर्फ गलकुट नगरपालिका कि माया काउचा प्रतीक्षा शिरिष र सुमिता शिरीष बडीगार्ड कि सुजाता शेरपूजा लुकु शिरिष रेखा राणा झरना शिरिष शान्ति पाइजा देवी शेरपूजा नगरपालिका कि तिर्सना शिर्पाली तमानखोला गाउँपालिका कि तमा गाउँपालिकाका एलिना छन्त्याल कल्पना छन्त्याल छनौट हुनुभएको छ त्यस्तै पुरुष भलिबलतर्फ गलकुट नगरपालिकाका रवि केसी इन्द्र विक हिमाल चालिसे सन्तोष विक लच्छु सुनार अशोक सुनार कुसमन थापा ताराखोला गाउँपालिकाका विष्णु खत्री माइकल खत्री ऋषिखोला गाउँपालिकाका हिम्मत साई हरि घरती बरेङ गाउँपालिकाका जीवन विक छनौट हुनुभएको छ गलकुट नगरपालिकाका दीपक मल्ल र ताराखोला गाउँपालिकाका सन्तोष बस्नेत वैकल्पिक खेलाडीको रूपमा समावेश हुनुभएको जिल्ला भलिबल सङ्घ बागलुङले जनाएको छ आगामी फागुन चार गतेदेखि हुने मुख्यमन्त्री कपमा सहभागी हुने खेलाडीहरूलाई छनौट छनौट प्रतियोगिताबाट सूचीकृत गरी पाँच दिने बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शनको आधारमा छनौट गरिएको हो शिवालय प्राथमिक विद्यालयको सडतिसौँ उत्सव सम्पन्न भएको छ गलकोट नगरपालिका वडा नम्बर एकवटा अध्यक्ष नेत्र बहादुर बुढा थोकीले शिक्षक विद्यार्थी र अभिभावक बीच नग्न र मासुको जस्तो सम्बन्धले विद्यालयको चौतर्फी विकास हुने बताउनुभयो उहाँले विद्यालयमा दिवा खाजले व्यवस्थित गर्नुपर्ने स्थानीय स्रोतमा पढाउने शिक्षक कर्मचारीले स्थानीय सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो उहाँले बालमैत्री कार्यक्रमलाई अनुशासित र मर्यादित ढङ्गबाट सञ्चालन गर्नुपर्ने समेत बताउनु भएको थियो कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर चोखाल संस्थापक अध्यक्ष तेजेन्द्र बहादुर केसी गलकुत नगरपालिका वडा नम्बर वडा सदस्य पदम कार्की सल्लाहकार समिति सदस्य महदत्त सुवेदी पूर्व अध्यक्ष भीमबहादुर भण्डारी जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक फमबहादुर खत्री थलिङ बाल विकास केन्द्रका रिमा सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रमको अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक प्रेम प्रसाद सुवेदीलाई विदाय गरिएको थियो विद्यालयको आर्थिक उन्नतिका लागि शिक्षक चन्द्र शर्माले छब्बिस हजार छ रुपियाँ टिकाराम सुवेदीले पाँच हजार एक सय सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्ण चोखालले पाँच हजार पाँच सय पचपन्न तुला सुवेदीले एक हजार बिस र सनशिला समूह थलिङबाट पन्ध्रवटा प्लास्टिकका कोर्सी प्रदान गरिएको थियो कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिमाया सुवेदीको अध्यक्षता शिक्षिका गीता चालिसीको स्वागत तथा शिक्षक डोलबहादुर कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ताराखोला गाउँपालिकामा शिक्षा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ एकता मित्रता र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराको साथ ताराखोला गाउँपालिकामा गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको ताराखोला गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ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 त भो आउँदैनौ भन्दै किन नजानु ढुक्क भएर जानु न काठमाडौँमा रहेको प्यानकोलिन ट्राभल्सले विदेशको जुनसुकै ठाउँमा जान र आउनको लागि बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भ पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pengoling travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् ए आइज त आइज आइज भित्रै आइज अँ आएँ ल हिँड्न ए एलसिडी फ्रिज भ्याकुम उफर अनि यस्तो राम्रो घडी पनि रहेछ अझ वासिङ मेसिन पनि आइज काठमाडौँबाटै मगाऊ होइन नि के को काठमाडौँबाट मगाउनु नि यही हटिया बजारमा रहेको एसबिआई इलेक्ट्रिक मार्टबाट ल्याएको नि त्यहाँ त कस्तो राम्रो राम्रो सामान पाइने रहेछ अनि होम डेलिभरीको पनि व्यवस्था रहेछ धेरै सजिलो भयो धेरै राम्रो छ नि है सामानहरू ए हो सेवाहरू हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल घडी क्यामेरा ल्यापटप म्युजिकल सामग्रीहरू घरयासी सामग्रीहरू fridge washing machine blender rice cooker heater kettle fan microwave geyser vacuum cleaner iron लगायत सम्पूर्ण ब्रान्डका घरयासी सामग्रीहरू तोकिएकै मूल्यमा पाइनुका साथै मर्मत एवं होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्कका लागि फोन नम्बर शून्य अडसठी चार बाह्र शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच छिहत्तर तेइस एक सय सत्र अन्ठानब्बे चार सतहत्तर शून्य छपन्न बत्तिस SBI electric mini mart bank road Galkot नगरपालिका तिन हटिया बजार गलकोट बागलुङ गलकुट खबरमा छौँ त व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला पालिकोडा नम्बर तिनमा वडा स्तरीय कृषक समूह गठन गरिएको छ कर्णबहादुर भण्डारीको अध्यक्षतामा तेह्र सदस्यीय वडा स्तरीय कृषक समूह गठन गरिएको हो समितिको उपाध्यक्षमा शोभा खत्री सचिवमा लोकबहादुर खत्री कोषाध्यक्षमा कोपिला चालिसी र सहसचिवमा पूर्णलाल ढका रहनु भएको छ त्यस्तै सल्लाहकार सदस्यहरूमा दमर बहादुर थापा पूर्णमाया रोका सीता सापकोता चयन हुनु भएको छ कार्यक्रममा सचिव दमर बहादुर थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रम वडा स्तरीय कृषक समूहका अध्यक्ष कर्ण बहादुर भण्डारीको अध्यक्षता तथा ताराखोला गाउँपालिका वडा नम्बर तिनका कृषि प्राविधिक कामना सिउतानी मगरको सञ्चालनमा सम्पन्न भएको शान्त खत्री मौसमले खबर पठाउनु भएको छ बागलुङ नगरपालिका वार्ड नम्बर पाँचका वडा अध्यक्ष शिव सापकोटाले सामुदायिक वन राष्ट्रको महत्त्वपूर्ण सम्पत्ति भएको हुँदा यसको संरक्षण सम्वर्धन गर्न सबै एकजुट हुनुपर्ने बताउनु भएको छ स्थानीय सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङ नगरपालिका वार्ड नम्बर पाँच छ र सातद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वन जङ्गलको संरक्षण सम्वर्धन आवश्यक रहेको वडा अध्यक्ष सापकोटाले उल्लेख गर्नुभयो वन्य जन्तुहरूको बासी स्थान संरक्षणसँगै उनीहरूलाई पिउने पानीको व्यवस्था गर्न पोखरी निर्माण गर्दै प्राकृतिक सौन्दर्यता र हराभरा बनाइरहन सदैव नगर र ओडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ त्यसको लागि गत वर्ष छब्बिस करोड रुपियाँको डिपिआर तयार गरी अहिले कार्य सम्पादन भइरहेको समेत जानकारी दिनुभयो वन जङ्गल र मानिसबीच जन्मेदेखि मृत्युसम्मको सम्बन्ध रहने भएकाले वनमा प्राकृतिक स्रोत साधनको उचित संरक्षण र उपयोग गर्दै आर्थिक समृद्धिमा जोडि जोडिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वार्ड नम्बर सातका वडा अध्यक्ष खगराज पाण्डेले सामुदायिक वन उपभोक्ता समूह सङ्घको सहकार्यले विकास निर्माण गर्न सहज हुने बताउनु भएको छ वडा स्तरमा योजना माग गर्दा सामुदायिक वनको उपभोक्ता समिति मार्फत गरेमा त्यो प्रभावकारी व्यवस्थित र पारदर्शी हुने उहाँले बताउनुभयो बागलुङ नगरपालिका काठेखोला गाउँपालिका गाउँपालिका र बेनी नगरपालिका म्याग्दीको स्थल रहेका सामुदायिक वन मार्फत पर्यटन मालिका मालिक भगवती पञ्चकोटलाई जोड्दै सामुदायिक वनमा जिल्ला जियोलि जियोलोजिकल पार्क निर्माण गर्न आवश्यक काम भइरहेको उल्लेख गर्नुभयो यो वर्ष गण्डकी प्रदेश सरकारबाट पचास लाखको टेन्डर प्रक्रिया गरी काम सञ्चालन भइरहेको छ कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश समितिका सदस्य कुलबहादुर कार्की सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङका अध्यक्ष राजबहादुर थापा निजी तथा पारिवारिक वन सङ्घका जिल्ला अध्यक्ष हरिप्रसाद रेग्मी संसारकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयबहादुर कार्कीले मन्तव्य राख्नुभएको थियो पञ्चकोट स्थित सभा हलमा आज आयोजित कार्यक्रममा बागलुङ नगरपालिका वार्ड नम्बर पाँच छ र सातका विभिन्न सामुदायिक वनका प्रमुख प्रतिनिधि तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो सो अवसरमा कार्यक्रमको उद्देश्यसहित स्वागत मन्तव्य सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका लेखा संयोजक रामबहादुर केसीले प्रस्तुत गर्नुभएको थियो सामुदायिक वन उपभोक्ता महासङ्घले बागलुङ नगरपालिकाभित्रका अन्य वडाहरूमा यो कार्यक्रम क्रमशः गरिने महासङ्घले जनाएको छ कार्यक्रम संसारको सामुदायिक वन उपभोक्ता समूहका सचिव पूर्णबाद पूर्णप्रसाद गैरीको अध्यक्षता र ढाँड सामुदायिक वन उपभोक्ता समूहका सचिव चक्रपाणी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो विविध खबरसँगै बिहान साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एक पटक सरकार अभिव्यक्ति स्वतन्त्रतामाथि निरङ्कुश बनेको नगर प्रमुख गैरीको भनाई गलकुट पत्र साप्ताहिकको दसौँ वार्षिकोत्सव सम्पन्न मुख्यमन्त्री कप भलिबलको लागि बागलुङबाट चौबिस खेलाडी छन् शिवालय प्राथमिक विद्यालयको सडतिसौँ वार्षिक उत्सव सम्पन्न ताराखोला गाउँपालिकामा गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न र ताराखोला गाउँपालिका वार्ड नम्बर तिनमा वडा स्तरीय कृषक समूह गठन सामुदायिक उपभोक्ता महासङ्घद्वारा पञ्चकोटमा भेला सम्पन्न यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस् नमस्कार